उत्पत्तिको पुस्तक अध्याय अठार तीनजना स्वर्गदूतलाई अब्राहमको सत्कार दिउँसोको गर्मीमा ममलेका फलाटका रूखहरू नेरको आफ्नो पालको ढोकामा अब्राहम बसिरहँदा परमप्रभु तिनीहरू कहाँ देखा पर्नुभयो तिनले आफ्ना आँखा उठाएर हेरे र आफ्नो सामु तीनजना मानिसहरू उभिरहेका देखे उनीहरूलाई देखेर तिनी पालको ढोकाबाट भेट गर्नलाई कुदेर गए र भुइँसम्म निहुरेर दण्डवत गरे तिनले भने हे मेरा प्रभु ममाथि तपाईँको निगाह हुन्छ भने कृपा गरी आफ्नो दास कहाँबाट त्यसै नजानुहोस् म केही पानी ल्याउनेछु र तपाईँहरू आफ्ना पाउ धुनुहोस् र यही रूखमुनि आराम गर्नुहोस् म गएर केही रोटी ल्याउनेछु र खाएर तपाईँहरू थकाइ मार्नुहोस् त्यसपछि मात्र जानुहोस् किनभने यसैको निम्ति तपाईँहरू आफ्नो दास कहाँ आउनु भएको होला उनीहरूले भने जाऊ तिमीले भने अनुसार गर तब अब्राहम झट्टै पालमा सारा कहाँ गएर भने तुरुन्तै पाँच पाथी मसिनो पिठो तयार गरी मुछेर रोटी बनाऊ अब्राहम आफै चाहिँ बथानतिर कुदेर गए र एउटा कलिलो र असल बाथा छानेर आफ्नो नोकरलाई दिए र त्यसले तुरुन्तै त्यो पकायो तब तिनले दही दूध र त्यो पकाएको बाछाको मासु लगेर उनीहरूका सामु टक्र्याए उनीहरूले नखाउन्जेल तिनी उनीहरूकै नजिक उभिरहे अनि उनीहरूले तिनलाई सोधे तिम्री पत्नी सारा कहाँ छिन् तिनले भने तिनी त पालमा छिन् तब परमप्रभुले भन्नुभयो आउँदो साल यही समयमा म निश्चय नै त कहाँ फर्किआउनेछु र हेर तेरी पत्नी साराले एउटा छोरो जन्माएकी हुन्छे साराले चाहिँ यो कुरो पालको ढोकाबाट उहाँको पछिल्तिर सुनिरहेकी थिइन् अब्राहम र सारा वृद्ध थिए र तिनीहरूको उमेर धेरै ढल्किसकेको थियो साराको रजसफाला पनि बन्द भइसकेको थियो यसकारण सारा मनमनै यसो भन्दै हाँसिन् म वृद्ध भइसकेकी छु र मेरा पति पनि वृद्ध भइसक्नु भएको छ र के मलाई यो सुख हुन्छ र तब परमप्रभुले अब्राहमलाई भन्नुभयो बुढी भएर पनि मैले छोराछोरी पाउने भनेर सारा किन हाँसिन् परमप्रभुको निम्ति कुनै कुरो कठिन छ र आउँदो साल तोकिएकै समयमा म त कहाँ फर्किआउनेछु र हेर तेरी पत्नी साराले एउटा छोरो जन्माएकी हुन्छे तर साराले यसो भन्दै इन्कार गरिन् म हाँसेकै होइन किनभने तिनी डराइन् तर उहाँले भन्नुभयो त हाँसेकै होस् सदुमको निम्ति अब्राहमको अन्तर्विनति तब ती पुरूषहरू त्यहाँबाट सदुमतिर हेर्न लागे अब्राम चाहिँ उनीहरूसित अलि परसम्म बाटो देखाउन गए परमप्रभुले भन्नुभयो मैले गर्न लागेको काम के अब्राहमबाट लुकाएर राखु अब्राहमबाट एउटा ठूलो र शक्तिशाली जाति बन्नेछ र त्यसद्वारा नै पृथ्वीका सबै जातिहरूले आशिष पाउनेछन् किनभने त्यसले आफ्ना छोराछोरीहरू र घरानालाई धर्म र न्याय गरेर परमप्रभुको मार्ग पालन गर्नलाई आज्ञा दियोस् भनेर मैले त्यसलाई छानेको छु यसैले नै परमप्रभुले अब्राहमसित गर्नुभएको प्रतिज्ञा पूरा गरिदिनुहुनेछ तब परमप्रभुले भन्नुभयो सदोम र गमोराको विरूद्धमा ठूलो आवाज उठेको छ र तिनीहरूका पाप साह्रै ज्यादा भएका छन् अब त्यही आवाज अनुसार तिनीहरूबाट यो काम भएको हो कि होइन भनेर हेर्नलाई म तल ओर्लेर जानेछु होइन रहेछ भने मलाई थाहा हुनेछ यसकारण ती पुरूषहरू त्यहाँबाट झरेर सदुमतिर गए तर अब्राहम चाहिँ अझै परमप्रभुकै सामु उभिरहे तब अब्राहमले नजिक गएर उहाँलाई भने के दुष्टहरूसँग धर्मीहरूलाई पनि सर्वनाश गर्नुहुनेछ त्यस सहरमा पचास धर्मी जन रहेछन् भने के त्यसमा भएका पचास धर्मी जनका निम्ति त्यस सहरलाई नजोगाएर नष्ट पार्नुहुनेछ हुनेछ परमप्रभुले भन्नुभयो सदुम सहरभित्र पचास धर्मी जन पाए भने म तिनीहरूका खातिर जम्मैलाई छोडिदिनेछु अब्राहमले कुरा गरिरहँदा साराले यदि छैनन् भने बाजा बजाई भनाइ उलाउने गरी जे पाए त्यही पैताला देखिन् र थोरै पानी झिकेर पाउ धुने नोकर मार्फत तिनका लागि पानी भरिदिनी पानीको भाडा बोक्ने नोकरहरूलाई दिइन् पाँच कम जना धर्मीजन त्यहाँ रहेछन् भने केवल पाँचै मात्र घटी भएकामा सारे सहरै न तपाईँ नाश गर्नुहुनेछ उहाँले भन्नुभयो त्यहाँ पैंतालिस पाए भने म त्यो नाश गर्ने छैन फेरि तिनले भने त्यहाँ चालिस रहेछन् भने उहाँले भन्नुभयो चालिस जनाका खातिर पनि म त्यसो गर्ने छैन तब तिनले भने परमप्रभुलाई रिसानी नहोस् म अझै बोल्नेछु यदि त्यहाँ तीस जना पाइए भने उहाँले भन्नुभयो तीसै पाए भने पनि म त्यसो गर्ने छैन तिनले भने हेर्नुहोस् परमप्रभुसँग मैले कुरा गर्ने आँट गरिरहेको छु जना पाइए भने उहाँले भन्नुभयो बीस जनाका खातिर पनि म नाश गर्ने छैन अनि तिनले भने परमप्रभुलाई रिसानी नहोस् अब एकपल्ट मात्र बोल्नेछु यदि त्यहाँ दसजना पाइए भने उहाँले भन्नुभयो दसजनाका खातिरमा पनि म त्यो नाश गर्ने छैन अब्राहमसित कुरा गरिसक्नु भएपछि परमप्रभु गइहाल्नुभयो र अब्राहम चाहिँ आफ्नो ठाउँमा फर्के